इन्टरनेट अनलाइनमा WWW dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अरियाल आइतबारदेखि शुरू हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ सरकारले मोदीको सुरक्षा व्यवस्थाको तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ सुरक्षाका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छुट्टै युनिट स्थापना गरेको छ गृहको योजना अनुसार नेपाली सेनाले मोदीको सुरक्षाको नेतृत्व लिनेछ सेनाको नेतृत्वमा नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुनेछन् सुरक्षाको पहिलो घेरामा भारतीय सुरक्षाकर्मी नै रहनेछन् त्यस्तै सरकारले सरकारले मोदीसँग हुने सम्झौताको एजेण्डा पनि तय गरिसकेको जनाएको छ मन्त्री परिषद बैठक बसेर एजेण्डालाई अन्तिम रूप दिने जनाइएको छ ऊर्जा व्यापार सम्झौता हुने निश्चित भए पनि विद्युत विकास आयोजना सम्झौताको भने टुङ्गो लागिसकेको छैन आज दिनभरमा त्यसलाई पनि टुङ्गो लगाइने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ सरकारका प्रवक्ता तथा संचार मन्त्री डाक्टर मिनेन्द्र रिजालले सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ मन्त्री रिजालले लगानी बोर्डले माथिल्लो कर्णालीका विषयमा गृह कार्य अगाडि बढाएको पनि बताउनुभयो भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका विषयमा नेपालले पर्याप्त गृह कार्य गर्न नसकेको भन्ने चर्चाको पनि उहाँले खण्डन गर्नुभयो मन्त्री रिजालले मोदी भ्रमण नेपालको विकासका लागि पनि महत्वपूर्ण हुने भएकाले अनावश्यक प्रचारबारी प्रचारबाजी नगर्न समेत आग्रह गर्नुभयो व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ संविधान सभा भवन नयाँ बानेश्वरमा अबको केही बेरमा बोलाइएको बैठकमा सरकारले पेश गरेका विभिन्न विधेयकमाथि छलफल हुनेछ आजको बैठकमा उप प्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले सामाजिक व्यवहार सुधार विधेयक दुई हजार एकात्तरमाथि विचार गरियोस् भन्ने र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती सेवा चौथो संशोधन विधेयक दुई हजार एकहत्तरलाई दफाबार छलफलका लागि समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ संसदबाट हिजोबाट विनियोजन विधेयक दुई हजार एकहत्तरमाथि छलफल हुने भनिए पनि एकीकृत नेकपा माओवादीको अवरोधका कारण आगामी बाइस गतेसम्म बजेटमाथि छलफल नहुने भएको छ प्रतिपक्षी दल ए नेकपा माओवादीले दश वर्ष युद्धका शहीद तथा बेपत्ता पारिएका परिवारलाई दस लाख रूपियाँ दिने विषय रातो किताबमा समावेश नगरेको भन्दै बैठक अवरूद्ध गर्ने चेतावनी दिएको छ एकीकृत नेकपा माओवादीको चेतावनीपछि हिजोको बैठकमा विनियोजन विधेयकमाथिको छलफल गर्ने प्रस्ताव पेश भएन आज देशैभर हिन्दू परम्परा अनुसार घरका ढोकामा नागको चित्र टाँसी पूजाआजासहित नाग पञ्चमी पर्व मनाइँदैछ पुराणमा उल्लेख भए अनुसार नागराजसँग ब्रह्माको संवाद पञ्चमी तिथिमा भएकाले श्रावण शुक्ल पञ्चमी अर्थात आजको दिन नाग पूजाका लागि प्रसिद्ध रहेको छ यस नागका अष्टकुल अर्थात अनन्त वासुकी पद्म महापद्म तक्षक कुलीर कर्कट र शङ्क नागको चित्रमा दूध दही अक्षता फूल दुबोली पूजा गरी दूध र लाभाको नैवेद्य चढाई घरको मूल ढोका माथि टाँच्नाले त्यस्तो घरमा चत्याङ आगो र सर्पको डर हुँदैन भन्ने धार्मिक मान्यता छ आजदेखि वर्षायाम समाप्त भई हिउँद प्रारम्भ भएको पनि भन्ने गरिन्छ हिन्दू धर्मका चाडपर्वहरू पनि नागपञ्चमीबाटै शुरू हुने मानिन्छ ताइवानमा ग्यास विस्फोटमा परि बाइस जनाको मृत्यु भएको छ श्रृंखलाबद्ध विस्फोट हुँदा दक्षिणी ताइवानको काओसिउमा अरू दुई सय सत्तरी जना घाइते भएका छन् ग्यास लिक हुनुको कारण भने पत्तो लाग्न नसके पनि पाइप फुटेर दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ विस्फोटबाट घर र सड़कमा ठूलो क्षति पुगेको छ दर्जनौ घाइतेहरूलाई अस्पताल पुर्याइएको छ विस्फोट भयानक भएकाले तत्कालै नियन्त्रण गर्न गाह्रो परेको उद्धारकर्मीले जनाएका छन् चारजना अग्नि नियन्त्रकहरूकै पनि मृत्यु भएको छ घटनास्थल नजिक रहेका विद्यालय र अरू भवनहरूबाट मानिसलाई उद्धार गरिएको छ सयौं सैनिक र उद्धारकर्मीहरू उद्धारमा जुटेको अन्तर्राष्ट्रिय संचार सञ्चार माध्यमले जनाएका छन् र भारत र इङ्ल्याण्ड बीच जारी टेस्ट म्याचको सिरिजमा रिदिमान शाहको ठाउँमा नमन ओझाले खेल्ने भएका छन् चोटका कारण रिदिमान खेल्न नसक्ने भएपछि नमनले उनको ठाउँ लिने भएका हुन् नमन ओझाले हालै अस्ट्रेलिया विरूद्धको खेलमा तीन शतक बनाएका थिए जसमा एउटै खेलमा दोहोरो शतक बनाउन पनि सफल भएका थिए ओझाले अहिलेसम्म एक सय एक फर्स्ट क्लास म्याच खेलेका छन् उनले आफ्नो नाममा छ हजार आठ सय सतहत्तर रन बनाएका छन् भने औसत रन बयालिस दशमलव एकहत्तर रहेको छ भारत र इङ्ल्याण्डबीच जारी टेस्टमा अब दुई खेल मात्रै बाँकी रहेको छ हवस् त यसका साथी दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा शिखर हार्डवेयर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education मेन्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोप Narayangadh phone zero five six five seven one zero nine one five seven one zero nine one लागि सुन्नु हजुर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बीबीए र सीए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर